छौँ सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुन्ना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनसीमा जस्ट रमाइलो कुराकानी गर्न सक्नुहुन्छ र तपाईँले तपाईँका आफन्तसनलाई सम्झना सन्देश पनि दिन सक्नुहुन्छ अनि तपाईँसँग भएको प्रतिभाहरू पनि हामीलाई सुनाउन सक्नुहुनेछ तपाईँ गजल भन्न चाहनुहुन्छ मुक्त भन्न चाहनुहुन्छ चुड्किला भन्न चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ तपाईँसँग जे प्रतिभा छ हामीलाई सुनाउन सक्नुहुनेछ मिठा मिठा साङ्गीतिक आवाजहरूलाई पनि कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा साङ्गीतिक आवाजलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी र प्रोग्राम जस्ट फर एनसीमा अहिले भने हामीले सुरुवात गर्नुपर्छ कार्यक्रममा एउटा निकै नै मिठो साङ्गीतिक आवाजलाई चली चलिआएको रीति हो यो रीतिलाई हामीले छोड्नु छोड्नुहुन्न आउन साथी हो माया गाउँ झुमौ र सँगसँगै नाच तिमलाई हामीले चाँचरी বালা निकै रमाइलो साङ्गीतिक आवाजपछि पुनः स्वागत गर्न चाहन्छौँ प्रोग्राम जस्ट फर इन्सुएमा र प्रोग्राम जस्ट फर इन्सुएमा आज हामीले जस्ट रमाइलो कुराकानीको साथमा तपाईँले तपाईँको प्रतिभालाई देखाउन सक्नुहुन्छ प्रस्तुत गर्न सक्नुहुन्छ प्रतिभालाई लिने गर्दछौँ र यति बेला हामी कोही मित्र आउनुभएको छ कहाँबाट आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हजुर हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म मोनिका तामाङ भूमिका के भन्नु भएको भूमिका भूमिका हजुर मकानपुरबाट हो हजुर हो होइन क्लियर आएन कि भोइस त्यही भएर धेरै भयो नि त तपाईँले नसम्झेको हामीलाई त है हजुर यस आजको दिनदेखि अब फुटबलकोसम्म स्कुल नखुलेसम्म अब घरमै बसी बसा हो हाम्रो शिक्षिका पनि हुनुहुन्छ है भूमिकाजी त त्यस्तै भन्नु पर्यो <laughs> आज हामी प्रोग्राम जस्ट फर एनसीमा तपाईँको प्रतिभालाई लिने गर्दछौँ तपाईँमा केही छ भने प्रतिभा ट्यालेन्ट छ भने देखाउन प्रस्तुत गर्न सक्नुहुन्छ भूमिकाजी मैले भन्ने बित्तिकै ठ्याक्कै गजल मुक्त त्यसलाई केही छैन अब भन्ने भन्दा है म एकछिन कन्फर्म भएको म यत्तिकै भनिदिन्छु अब नानीले मिल्दैन है त ल त्यत्तिकै भन्दैन धवाउँछु भन्छ उनको बनिन भने धवाउँछु भन्छ कलम खोसेर तरवाल चलाउँछु भन्छ आँसुको सागर जति पनि छ मसँग म ती तेल खाना चलाउँछु भन्छ मनको बनिन भने ढलाउँछु भन्छ कलम खोसेर तरवार चलाउँछु भन्छ त्यति नै निकै थियो लागि दुवैजनाको लागि धन्यवाद अनि त्यसपछि मेरो आफ्नो घर परिवार र मलाई भूमिका चाहन्छु मेरो प्रिजेक्टको साथीहरूको लागि मिठो सम्झना भन्दै छुटिन चाहन्छु हुन्छ प्रोग्राममा आउँदै गर्नु होला अहिले भने हामी छुटिन्छौँ नमस्कार भूमिका साङताङ हुनुहुन्थ्यो म कानपुरबाट निकै नै रमाइलो कुराकानी भयो र तपाईँ पनि यदि रमाइलो कुराकानी गर्न चाहनुहुन्छ र तपाईँको प्रतिभा प्रस्तुत गर्न चाहनुहुन्छ भने आउनु सक्नुहुन्छ हाम्रो प्रोग्राम जस्ट फर इन्सुईमा त्यसको लागि हामीले स्टुडियोको फोन नम्बर खुल्ला गरेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको गोटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र कार्यक्रममा मिठो मिठो साङ्गीतिक आवाजहरूलाई पनि पस्किराखेका छौँ मिठा मिठा साङ्गीतिक आवाजहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि आनन्द दिलाउने कोसिस हामी गरिराखेका छौँ प्राविधिक मित्र रिजनजीले सहयोग गरिराख्नु भएको छ भने हामी बोलिराखेको मित्र म मगर अनि म सुजिता हमाल र हरेक दिन आउने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 better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009 2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चौक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा Ratnanagar medicine centre main road टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनावारी अनियमितता तथा गडबडी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 समक्ष पुर्याउनको लागि प्रविधि कक्षीमा रहेर मित्र रिसनले सहयोग गरिरहनु भएको छ र आज प्रोग्राम जस्ट फर एनसेमा हामी जस्ट रमाइलो कुराकानी र तपाईँको प्रतिभालाई लिने लिएका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र तपाईँले तपाईँको प्रतिभा प्रस्तुत गर्न देखाउन सक्नुहुन्छ र मिठा मिठा साङ्गीतिक आवाजहरूलाई कार्यक्रममा स्थान पनि दिइराखेका छौँ र तपाईँ सुनिरहनु भएको छ programme just for enjoy radio Arpan एक सय चार थुप्रो पाँच मेगाहस त्यस्तै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर इन्से सुनकाम जस्ट फर तपाईँलाई आउन मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँले फोन डायल गर्दै गर्नुहोला आउनुहोस् अहिले भने फेरि कार्यक्रममा एउटा निकै नै मिठो साङ्गीतिक आवाजलाई सुन्नुपर्छ भनेर प्राविधिक मित्र रिजनजीले इसारा गरिराख्नु भएको छ अब क्रममा तपाईँको लागि यो मिठो साङ्गीतिक आवाज you Uva, ain't no shit killer, I'm set killers. Here we go, here we go, here we go now. साङ्गीतिक आवाजपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस पर इन्जोयमा कोही मित्र हुनुहुन्छ भनेर विचार हामीले राखेको छ आउनुहोस् को मित्र हुनुहुन्छ कहाँबाट आउनुभएको छ उहाँलाई स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म भण्डाराबाट ऋषि अधिकारी हजुर मैले चिनिसकेको थिएँ ऋषिजी तपाईँकै उसमा बाटो सुनौँ भनेर भनेको के छ ऋषिजीको खबर एकदमै ठिकै छ हजुरहरूको के छ नि हाम्रो नि एकदम ठिक छ खाना खानुभयो हजुर खाना खाइसक्यौँ हामीले अनि आफ्नो के भयो हाम्रो भएको छैन हजुर हुन्छ एकछिन पछाडि अब हजुर किन ढिला त नि त्यस्तै त्यस्तै हजुर त्यस्तै त्यस्तै अनि काम कस्तो भइरहेको छ भएको एकदम ठिकै भइरहेछ हजुर हजुर आज प्रोग्राम जस्ट फर इन्जोयमा आउनुभएको सर आज तपाईँले तपाईँको प्रतिभालाई हजुर देखाउन त अहिले सपना हजुर त्यस्तो भएको स्वर निकै मिठो छ अब हामी एकदम आतुर छौँ तपाईँको त्यो प्रतिभालाई सुन्नको लागि त्यस्तो चाहिँ होला ए जिउँदो लासको मसन घर पाएन बैगुनी चाहिएन आउँछौ आउँदिनौ हो भन निर्माया आउँछौ आउँदिनौ पक्कै मर्छु म देख्न पाउँदिनौ म सनघट पाइएन भैगुनी चाहिएन आउँछौ आउँदिनौ हो भन निर्माया आउँछौ आउँदिन पक्कै मर्छु म देख्न पाउँदिनौ हो भन निर्माया आउँछौ आउँदिनौ पक्कै मर्छु म देख्न पाउँदिनौ हो रुँदै रुँदै गयो नि यो चोला सायद अब भेट हुँदैन होला आउँछौ आउँदिनौ हो भन निर्माया पाउँदिनौ पक्कै मर्छु म देख्न पाउँदिनौ गयो नि यो छोला सायद अब भेट हुँदैन होला आउँछु आउँदिनौ ओ भन निर्माया आउँछु आउँदिन पक्कै मर्छु म देख्न पाउँदिनौ हो भन निर्माया आउँछौ आउँदिनौ पक्कै मर्छु म देख्न पाउँदिनौ त्यति नै ऋषिजी निकै नै मिठो स्वरमा गाउनुभयो निकै भावुक थियो यो गीत चाहिँ है तपाईँको स्वर त धन कुरै नगरौँ स्वरको त सुमधुर स्वरको धनी हुनुहुन्छ तपाईँ है अनि आफै शब्द पनि लेख्ने गर्नुहुन्छ नै नै म अलि अलिअलि गाउने मात्रै त्यस्तो राम्रो त छैन यसो बेला बेलामा होइन स्वर त निकै नै मिठो छ है राम्रो छ स्वर तपाईँको तपाईँले कार्यक्रम लोक आँगनमा पनि फोन गर्नुपर्ने भयो त नि गीत गाउन लोक फोन गरेपछि चाहिँ तपाईँ फर्स्ट विजेता भएपछि तपाईँ यहाँ स्टुडियोमा आएर गाउन सक्नुहुन्छ नि त ऋषि अधिकारीजी तपाईँले सुन्नु न प्रोग्राम लोक आँगन है हाम्रो ए हो ल गाउनु त फेरि शुक्रबार होइन शनिबार चार बजेपछि हजुर ल अब भने प्रोग्राम जस्ट फर एनसीमा तपाईँले तपाईँको आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ ऋषिजी हजुरहरूलाई हजुरहरू दुवैजनालाई हजुर धन्यवाद अनि हाम्रो टेक्निसियन सरलाई अनि रेडियो अर्पण सुनेर बस्नुभएको सबैजनालाई अनि मलाई चिन्नुहुने सबैजनालाई हुन्छ ऋषिजी प्रोग्राममा आउँदै गर्नुहोला अहिले भने हामी सुटिन्छौँ नमस्कार हजुर ऋषि अधिकारी हुनुहुन्थ्यो भण्डाराबाट र उहाँसँग हाम्रो निकै रमाइलो र उहाँले आफ्नो प्रतिभा देखाएर प्रस्तुत गरेर गइसक्नु भएको छ र प्रोग्राम जस्ट फर एनसीमा तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ आउनुहोस् तपाईँले तपाईँको प्रतिभालाई प्रस्तुत गर्न सक्नुहुन्छ र यति बेला कोही मित्र आउनुभएको छ कहाँबाट आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट तारा पर्जा हजुर तारा चाहिँ के छ खबर अनि हाम्रो नि सब ठिक छ अनि खाना खानुभयो त खाना खानुभयो हाम्रो पनि भयो अनि ताराजीले के गर्नुहुन्छ हजुर बसी बस अनि पछाडिबाट को मित्र <laughs> कसले काम गर्नुहुन्छ भन्नुभएको नि हजुर अनि ताराजी तपाईँले आज तपाईँको प्रतिभालाई प्रस्तुत गर्न सक्नुहुन्छ हजुर हो त आज यो बुधबारको बसाइमा भने हामी श्रोताहरूको प्रतिभालाई लिने गर्दछौँ तपाईँलाई जे आउँछ त्यही मुक्त हजुर ट्राई गर्नु त आउन सक्छ <laughs> ल अब first time programme just for इन्जोयमा गरिदिएपछि जतासुकै हुन्छ राम्रो हुन्छ तपाईँको <laughs> रे के ल नडराउनु न हामी बाघ होइन भालु होइन ल मलाई आउँदैन नि कुनै दिन ट्राई गरौँला नि होला कुनै दिन होइन आज प्रोग्राममा आउनु भएको छ प्रोग्रामको नेम त पुरा गर्नु पर्यो नि तपाईँलाई जे आउँछ त्यही भन्नु न खासै नआएको यता सुन्नु न आजलाई यतिको भयो अर्कोचोटि अर्कोचोटि हुन्छ पक्कै पनि ताराजीको चाहिँ प्रतीक्षामा हामी रहनेछौँ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ सर्वप्रथम त हजुरलाई धन्यवाद अनि मेरो घर भयो साथीहरू अनि टाढो भनेर पनि हुन्छ ताराजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार तारा प्रजा हुनुहुन्थ्यो भण्डाराबाट उहाँसँग पनि कुराकानी भयो तर उहाँले आफ्नो प्रतिभालाई देखाउन सक्नु भएन अन्य प्रोग्राममा देखाउनेछु भनेर बिदा भाइ सक्नु भएको छ र अब भने हामी प्रोग्राम जसमा इन्सुईको अन्त्यतिर आइसकेका छौँ बिदा माग्नुपर्छ आज प्रोग्राम जस्ट फर इन्सीमा आउनुभएको थियो भूमिका सेमताङ हुनुहुन्थ्यो म कानपुरबाट ऋषि अधिकारी हुनुहुन्थ्यो भण्डाराबाट त्यस्तै भण्डाराबाट नै हुनुहुन्थ्यो तारा पर्सा फोन गर्ने अनि फोन गर्न प्रयास धेरै धेरै धन्यवाद यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई नि धेरै धेरै धन्यवाद र हाम्रो आवाज तपाईँ श्रोताको रेडियो सेटसम्म पुर्याउन श्रोता समक्ष पुर्याउनको लागि प्रविधि कक्षमा रहेर साथ दिने मित्र रिजनलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको यो एपिसोडबाट यो प्रोग्राम जस्ट फर इन्सुईबाट अनि म सुजिता एकैसाथ बिदा हुन्छौँ नमस्कार